हराइएका आफन्त भेट्न पाउँदा सैनिकका परिवार खुसी चरम यातना दिएको हुन सक्ने उनीहरूको ठहर डडेलधुरा पर्यटन हब बन्न सक्ने पूर्व खेलकुद मन्त्री पौडेलको भनाई स्थानीय तहका विषयमा हिजोका दिनमा असहमति जनाउनेहरू एमालेकै लाइनमा आएको जिकिर डडेलधुराको बाग बजारमा गौरा महोत्सवको बृहत कार्यक्रम शुरू महोत्सवको मुख्य आकर्षकको रूपमा देउडा प्रतियोगिता बैतडीको डाँडाखालीमा पहिरो पीडित परिवारलाई स्थानान्तरण तथा व्यवस्थापन गरिने र एसएलसी ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक सडसठी हजार जनाको ग्रेड बढ्यो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु श्रीमान आफ्नै कार्यरत संस्थाभित्र थुनिएको अठाइस दिनपछि भेट्न पाउँदा दिपायल सिलगढ़ी नगरपालिका साथ कुमारीकोटकी उत्तमा कठायतका आँखा भरिए उनका श्रीमान सैनिक हवलदार गणेश बहादुर कठायत हतियार गाय प्रकरणपछि सेनाले नै निगरानी भनेर थुनेर राखेको छ सत्ताइस दिनसम्म गणेशको अवस्था करिब अज्ञात जस्तै थियो सेनाले कुनै कुरा जानकारी दिएको थिएन बाहिर अनेकन किसिमका हल्ला आइरहेका थिए जसले उत्तमाको मनमा पीड़ाको बिउ रोपिरहेको थियो अनुहार देख्दा आँसु रोक्नै सकिन उनले भेटको क्षण स्मरण गर्दै भनिन् जिउँदो अनुहार हेर्न पाए बाहिरका हल्लाले मनमा अनेकन तरंग उब्जिरहेका थिए गणेश एक्काइस गतिबाट गाई गुई चल्यो उनी थुनामा परे भनेर केही दिन बित्दै जाँदा निगरानीमा राखिएका भनिएका सैनिक कर्मचारीमाथि यातना दिइएको कुरा पनि बाहिर आयो तर उत्तमालाई भने आफ्ना श्रीमान थुनिएका छन् भन्नेसम्मको भेउ थिएन भदौ दुई गते बिहान अकस्मात प्रतना अन्तर्गतको हवाई सुरक्षा ब्याट्रीमा कार्यरत सैनिक हवलदार दीपक बहादुर खड्काले आत्महत्या गरे त्यसपछि सैनिक परिवारमा ठूलो सकस पैदा भयो सेनामा कार्यरत आफन्तको बारेमा जानकारी नपाउनु फोनमा कुरा गर्न नपाउनु भेट्न नदिनुले उनीहरूका मनमा अनेक किसिमका शंकाहरू पैदा भए लगातार समाचार मार्फत थुनामा रहेका सैनिक कर्मचारीहरूलाई परिवारसँग सम्पर्क गर्न नदिएको तथा चरम यातना दिएको लगायतका घटनाहरू बाहिर आएका थिए जुन मानव मानवाधिकारको दुरूपयोगभित्र पर्दछन् सो दबापछि मंगलबार थुनामा रहेका सैनिकका लाई परिवारसँग भेट गर्न दिएको छ जसमा डोटीका चारजना सैनिकलाई उनका परिवारले भेटेका छन् हरेक परिवारलाई भेट्नका लागि पाँच मिनट मात्रै समय दिएको थियो भेटका क्रममा तीन चारजना अफिसर पनि साथमा रहेको ती परिवारले जनाएका छन् त्यस क्रममा सामान्य पारिवारिक कुरा मात्रै गर्न दिएको थियो परिवारले जनाअनुसार भेटका क्रममा थुनिएका सबै सैनिकलाई सैनिक ड्रेसमै राखिएको थियो त्यसैले सबै शरीर राम्रोसँग हेर्न भने मिलेन पाँच मिनट भन्दा एक सेकेण्ड पनि बढ़ी समय बस्न दिएन बिहान थुनिएका एक सैनिकी श्रीमतीले भनिन् यसो अनुहार र हातको देखिने ठाउँमा चोटपटक त थिएन बाँकी हेर्न नै पाइएन तर सबैजना दुब्लाएको भनी सबै परिवारले जनाए उनीहरूले चरम यातना दिएको हुन सक्ने शंका भने गरेका छन् सैनिक प्रवक्ता ताराबहादुर कार्कीले सैनिकको आफ्नै अनुसन्धान प्रक्रिया भए पनि धेरै आवाज उठेकाले भेट्न दिएको बताए उनले बाहिर हल्ला भएअनुसारको काम नभएको दावी गरेका छन् हाम्रो आफ्नै अनुसन्धानको विधि प्रक्रिया छ जसलाई नागेर अनुसन्धान गर्दैनौ उनले भने निगरानीमा कतिजना छन् त्यो भने उनले खुलाएनन् त्यो अनुसन्धानको प्रक्रिया अनुसार घटबड भइरहने भन्दै अहिले एकिन भन्न नसकिने उनले बताएको पत्रकार अरूण बमले खबर लेखेका छन् पूर्व युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले डडेलधुरालाई खेलकुद हबको रूपमा विकास गर्न सकिने बताउनु भएको छ प्रेस चौतारी नेपालले डडेलधुरामा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले खेलाड़ीहरूका लागि डडेलधुरामा उपयुक्त वातावरण रहेको भन्दै जिल्लालाई खेलकुद हबको रूपमा विकास गर्न सकिने बताउनु भएको हो साथै प्रयोगशालाको रूपमा खेलकुद रंगशाला निर्माण लगायतका गतिविधि मार्फत खेलकुद हबको रूपमा विकास गर्न सकेमा छिमेकी देशका खेलाड़ीहरू समेत यहाँ अभ्यासका लागि आउन सक्ने प्रबल सम्भावना देखिएको उहाँको बुझाइरहेको छ यो अभ्यास अगाडि बढ़ाउन सकेमा जिल्लाको आर्थिक विकास हुने उहाँले बताउनुभयो नेकपा एमालेको खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका पौडेलले फरक प्रसंगमा हिजोका दिनमा स्थानीय तहको संख्या कम भयो भन्नेहरू अहिले आएर एमालेकै लाइनमा आएको जिकिर गर्नुभयो साथै स्थानीय निकायको निर्वाचन चाँडो गर्नु आवश्यक रहेको भए पनि सत्तामा रहेका दलहरू नेताहरूले स्थानीय निकायको चुनाव ढिलो गर्नतर्फ लागेको आरोप भयो गएको आठ गतिबाट नै गौराका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको राधाकृष्ण मन्दिर विकास समितिले हिजोबाट गौरा महोत्सवको रूपमा वृहत कार्यक्रमहरू शुरू गरेको छ हरेक वर्ष डडेलद्वार सदरमुकाम क्षेत्रको बागबजारमा गौरा महोत्सव आयोजना गर्दै आइरहेको मन्दिर व्यवस्थापन समितिले यस वर्ष हिजोदेखि गौरा महोत्सव शुरू गरेको छ राष्ट्रिय गौरा महोत्सवको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ हिजेबाट देउडा चैत धुमारी लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको मन्दिर विकास समितिका अध्यक्ष तथा गौरा महोत्सव मूल आयोजक समितिका संयोजक देवराज भट्टले जानकारी दिनुभएको छ अठार गतेसम्म चल्ने उक्त महोत्सवमा आज गौरा नाच फाग सहित चैत हुड्केली बालोनाच घुइचम्पा अठेवाली जस्ता कार्यक्रमहरू हुनेछन् यस्तै आज नै पुरूष महिला देउडा समेत हुनेछ सत्र गते गौरा देवीका निरन्तर कार्यक्रमसँगै महिला र पुरूष देउडा प्रतियोगिताहरू सञ्चालन गरिने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ भदौ अठार गते गौरा नाच फाग बालुनाच गौरा देवीलाई पूजा आजाका साथ श्रीकृष्ण मन्दिरमा सेलाउने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम गरिने समितिले जनाएको छ बैतडीको तल्लादेही गाविस वडा नम्बर आठ डाँडाखालीका पहिरो पीड़ित परिवारलाई स्थानान्तरण तथा व्यवस्थापन गरिने भएको छ जिल्लादेवी प्रकोप दाँडा समितिको हिजो बसेको बैठकले पीड़ित परिवारलाई स्थानान्तरणका लागि आवश्यक स्थानको खोजी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभएको छ डाँडाखालीमा जमिन भाँसिएर विस्थापित भएका तथा पहिरोका कारण विस्थापित भएका परिवारको व्यवस्थापनका लागि आवश्यक जमिनको खोजीका लागि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियरको संयोजकत्व को समितिले अध्ययन गर्ने उहाँले बताउनुभयो गएको श्रावण एक्काइस गते परेको अविरल वर्षाका कारण तलदेहीको डाँडाखालीका नौ परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने अन्य त्रिचालिस परिवार पनि उच्च जोखिममा रहेका छन् यस्तै जिल्लादेवीपुरको उद्धार समितिको बैठकले गएको सार चार गतेदेखि विभिन्न विपदबाट प्रभावित परिवारलाई वितरण गरिएको एक लाख छयासी हजार पाँच सय रूपियाँ राहतलाई अनुमोदन गरेको छ एकजना मृतकका परिवार सहित सन्ताउन्नजना प्रभावित परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ यस्तै जिल्ला सदरमुकाममा रहेको फोहोरलाई व्यवस्थापन गर्न दशरथचन्द नगरपालिकालाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिनुभयो जिल्ला देवीपुरको उद्धार समितिको बैठकमा जिल्लामा स्थापना भएको विवाद व्यवस्थापन राहत कोषलाई पनि वृद्धि गर्ने निर्णय गरेको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज वा इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरमा महँगी बढेको छ मूल्यवृद्धिसँगै मूल्यवृद्धि हुँदै जाने र आमदानी भने नबढ्ने समस्याका कारण सबै क्षेत्र प्रभावित हुन थालेका छन् लामो समयदेखि बढ़िरहेको महँगले कञ्चनपुरका सर्वसाधारण पनि मारमा परेका छन् भारतसँग सीमा जोडिएको जिल्ला भए पनि मूल्यवृद्धिमा कुनै कमी छैन व्यापारीले नै भारतबाट सस्तोमा सामान ल्याएर महँगोमा बेच्दा जिल्लामा कालोबजारी झनै बढेको गुनासो सर्वसाधारणको छ कञ्चनपुरमा छ महिना अघिको मूल्य र हालको मूल्य दोब्बरले वृद्धि भएको गुनासो सर्वसाधारणले गरेका छन् नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको देशको आर्थिक स्थितिको तथ्याङ्क हेर्ने हो भने पनि यो वर्ष दस प्रतिशतले मूल्य वृद्धि भएको छ पाँच वर्षको अवधिलाई हेर्दा भने पचास प्रतिशत भन्दा बढ़ीले मूल्य बढ़ेको छ दैनिक उपभोग्य सामानसँगै दलहन गेडागुडी लत्ताकपड़ा सहित घरायसी सामान तथा सेवाको मूल्य अत्याधिक बढ़ेको हो थरोहट थारूवान संयुक्त संघर्ष समितिले एक महिने लामो संघर्षको कार्यक्रमको घोषणा गरेको छ राजधानीमा दुई दिनसम्म चलेको संघर्ष समितिको भेलाले आगामी असोज चौध गतिसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको संघर्ष समितिका नेता किशोर कुमार विश्वासले जानकारी दिनुभएको छ आफूहरूको तेह्र बुधे माग पूरा गर्न सरकार संवेदनशील नभएको आरोप लगाउँदै समितिले मधेस आन्दोलनको छानबिनका लागि गठित समिति आफूहरूलाई मान्य नहुने बताएको छ घोषित कार्यक्रम अनुसार भदौ चौबिसदेखि उनातिस गतेसम्म मेचीदेखि महाकालीसम्म जिल्ला भेला गर्ने संविधान जारी भएको असोज तीन गते विभिन्न दश स्थानमा विरोध सभाको आयोजना गर्ने रहेको विश्वासले जानकारी दिनुभएको छ त्यस्तै असोज सात गते थारू महिलाहरूले मनाउने जितिया पर्वलाई पनि आन्दोलनकै रूपमा मनाउने समितिले निर्णय गरेको छ डोटीमा अपाङ्गता शिक्षा र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था united mission to Nepal UMN नाम नामक गैर सरकारी संस्थाले जिल्लाका दसवटा विद्यालयलाई दुई सय थान कम्प्युटर हस्तान्तरण गरेको छ हिजो एक कार्यक्रमको आयोजना गरी डोटीका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद गौतम मार्फत जिल्ला शिक्षा अधिकारी वसन्त कुमार खत्रीलाई एक थान कम्प्युटर हस्तान्तरण गरी उद्घाटन गरिएको थियो डेल ब्रान्डका डेस्कटप कम्प्युटरहरू र त्यसका आवश्यक जडान सामग्रीहरू जिल्ला शिक्षा अधिकारी मार्फत सम्बन्धित विद्यालयका प्रधानलाई प्रति विद्यालय बीस थानका दरले हस्तान्तरण गरिएको छ युएमएनले प्रति विद्यालयमा आठ लाखका दरले कम्प्युटर तथा आवश्यक जडान सामग्रीहरू आवश्यक प्राविधिक तालिम तथा ढुवानीमा ढुवानी सामग्रीमा खर्च गरेको जनाएको छ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले हिजो बेलुका प्रवेशिका पूरक परीक्षा अर्थात ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ कार्यालयमा बसेको बोर्ड बैठकको